तिमीले तिता कुरा सोचेको थिएँ जीवनभरि तिमीहरूलाई कहिले पनि भेट्दिन तर केही मिठा कुरा यो टिकट तपाईँलाई र अर्को टिकट तपाईँको सुरुवातको मायाको लागि कहिले हाँसो कहिले रोदन आउनुहोस् तपाईँ हामी एकैछिन हाँसौँ हँसाउँ गाउँ अनि रमाउँ मात्र जस्ट फर इन्जोयमा अब रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्जमा कार्यक्रम just for enjoy just for enjoy हरेक दिन बिहान एघार बजेको अर्पण खबर पछि सुन्न नभुल्नुहोला हेलो हेलो होइन कता यता यता फोन गर्ने हो एसएमएस गरे पनि हुन्छ गाउने हो त होइन हाँस्ने हो र के हँसाउने ल ल इन्जोय गर यो समय हो जस्ट फर इन्जोयको जस्ट फर इन्जोयको जस्ट फर इन्जोयको हार्दिक स्वागत छ प्रोग्राम जस्ट फर इन्जोय राज आज पनि तपाईँको माझमा हामी उपस्थित भइसकेका छौँ यति बेला टेक्निकल्ली रूपमा रहेर मलाई साथ दिइराख्नु भएको छ टेक्निसियन पार्टनर राजले र तपाईँको साथमा चाहिँ म तपाईँकै रेगुलर होस्ट प्रतीक्षा तपाईँलाई थाहा नै छ जस्ट फर इन्जोयको यो एपिसोड लिएर हामी हरेक दिन आउँछौँ every day eleven to twelve पिएमसम्म र तपाईँको माझमा विशेष गरी बजारमा गीत सङ्गीतको बजारमा निकै नै हिट हिट हुन सफल भएका निकै नै हिट नम्बरहरू रिमिक्स नम्बरहरू तपाईँको माझमा राख्छु र आज पनि तिनै रिमिक्स नम्बरहरू तपाईँको माझमा लिएर आइसकेका छौँ र जस्ट फर इन्जोयको आजको एपिसोडलाई तपाईँले radio Arpan hundred four point five mega tune गरेर त सुनिराख्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै गुणाबाट सुनिराख्नु भएको छ जस्ट फर इन्जोयमा रहेर हामी विशेष गरी तपाईँलाई इन्जोय गराउने कोसिस गर्छौँ रिमिक्स नम्बरहरू तपाईँको माझमा राख्ने गर्छौँ र भोलिदेखि हामी अलि फरक ढङ्गबाट तपाईँको माझमा जस्ट फर इन्जोयलाई लिएर आउनेछौँ तपाईँलाई यो पनि जानकारी गराउँछु विशेष गरी भोलिदेखि नै हामी डोइट प्रोग्राम तपाईँको माझमा लिएर आउँछौँ जस्ट फर इन्जोयको श्रृङ्खलामा म मात्रै पनि आउँदिनँ जे होस् हामी सँगसँगै हुन्छौँ दुईजना साथी आउने गर्छौँ र निकै नै रमाइलो बनाउँछौँ आजको कार्यक्रममा भने विशेष गरी मैले तपाईँलाई रिमिक्स नम्बरहरू मात्रै राख्नेछु र भोलिदेखि भने नयाँ ढङ्गबाट अलि रमाइलो तरिकाबाट तपाईँको माझमा आउनेछौँ र फोन पनि हामी तपाईँको लागि खुला गर्नेछौँ र जर्फ्री इन्जोयमा यति बेला भने तपाईँको माझमा राख्न चाहन्छु निकै नै चर्चामा रहेको एउटा हिट नम्बर रहेको छ तपाईँले निकै नै मन पराउनु भएको यति बेला राख्छु जस्ट फ्री इन्जोयमा तपाईँको लागि यति बेला प्रोग्राम जस्ट फर इन्जोय सुनिराख्नु भएको छ radio Arpan hundred four point five megahertz tune गरेर साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ विशेष गरी जस्ट फर इन्जोयको यो एपिसोड लिएर हामी हरेक दिन आउँछौँ एघार बजेदेखि बाह्र बजेसम्म र निकै नै हिट हिट नम्बरहरू तपाईँको माझमा राख्ने गर्छौँ रिमिक्स भर्सनमा बजारमा आएका हरेक किसिमका गीत सङ्गीत तपाईँको माझमा जस्ट जसफर इन्जुको यो श्रृङ्खलामा रहेर प्रस्तुत गर्ने गर्छौँ र आज पनि तिनै हिट हिट नम्बरहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ यति बेला फेरि पनि जस्ट फर इन्जोयमा तपाईँको लागि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 अब रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्जमा कार्यक्रम just for enjoy just for enjoy हरेक दिन बिहान एघार बजेको अर्पण खबर पछि सुन्न नभुल्नुहोला हेलो हेलो होइन कता यता यता फोन गर्ने हो एसएमएस गरे पनि हुन्छ गाउने हो त होइन मलाई हाँस्ने हो र के हँसाउने ल ल इन्जोय गर यो समय हो जस्ट फर इन्जोयको जस्ट फर इन्जोयको जस्ट फर इन्जोयको स्वागत छ तपाईँलाई प्रोग्राम जस्ट फर इन्जोय तपाईँ सुनिराख्नु भएको छ radio Arpan hundred four point five mega हर्समा साथसाथै यति बेला जस्ट फर इन्जोयको एपिसोडलाई तपाईँले radio Arpan hundred four point five mega हर्सको साथमा इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकी कुनाबाट सुनिराख्नु भएको छ विशेष गरी जस्ट फर इन्जोयमा रहेर हामी तपाईँको माझमा रिमिक्स वर्षमा बजारमा आएका निकै नै हिट हिट रिमिक्स नम्बरहरू तपाईँको माझमा राख्ने गर्छौँ र आज पनि त्यस्तै गीत सङ्गीतहरू तपाईँको माझमा राखिराखेका छौँ यति बेला फेरि पनि जस्ट फर इन्जोयको फेरि पनि हामी एउटा मिठो आवाज तपाईँको माझमा राख्छौँ निकै नै चर्चा बटुल्न सफल भएको आवाज रिमिक्स नम्बर तपाईँको लागि यति बेला जस्ट फर इन्जोयमा निकै नै चर्चामा रहेको गीत तपाईँको माझमा राखिसकेका छौँ प्रोग्राम जसको इन्जोय तपाईँ सुनिराख्नु भएको छ radio Arpan hundred four point five mega र निकै नै हिट हिट नम्बरहरू तपाईँको माझमा हामीले राखिराखेका छौँ त्यसै त तपाईँलाई पनि मैले जानकारी गरा गराइसकेको छु जस्ट फर इन्जोयलाई हामी भोलिबाट अलिक फरक ढङ्गबाट तपाईँको माझमा लिएर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 कहाँ हिँडे मस्किँदै ए सबिना पो हेर्न